नमस्कार अनि हार्दिक हार्दिक स्वागत छ प्रोग्राम बलिउड काउन्टाउनको साथमा साथ दिनको लागि आज पनि उपस्थित भइसकेका छौँ भित्र छु म स्वागत र मेरो आवाजले तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पढाउने काम कन्ट्रोलबाट विष्णुले गरिरहनु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा सँगसँगै इन्टरनेट लाइनको W W W dot radio Arpan dot com dot np login गरेर पनि तपाईँले यो प्रोग्राम सुनिरहनु भएको छ र प्रोग्राम बलिउड काउन्ट डाउनभित्र रहेर हामीले हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ र आज पनि दसवटा उत्कृष्ट हिन्दी फिल्मको गीत सङ्गीतको साथमा साथ दिनको लागि उपस्थित भइसकेका छौँ र यो साता कुन फिल्म काउन्टाउनमा इन्ट्री गरेको छ र कुन फिल्म काउन्टाउनमा बाहिरिएको छ र कुन फिल्मले माथि चढ्दैछ कुन फिल्म तल चढ्दैछ हामी सम्पूर्ण जानकारी प्रस्तुत गर्दै आइराखेका छौँ प्रोग्राम बलिउड काउन्ट डाउनमा र प्रोग्राम बलिउड काउन्ट डाउनमा यो साता भूतनाथ टु आउट भएको छ भने नेउन्ची मारेको छ नम्बर टेन पोजिसनमा बब्बी जासुसले नेउन्ची मारेको छ न्यु मुभी हो यो र यो मुभी अब चाँडै रिलिज हुन लागेको छ सँगसँगै नम्बर नाइन पोजिसनमा एक स्टेप तल झर्दै सम्राट एन्ड कम्पनी परेको छ र सम्राट एन्ड कम्पनी बिस्तारै बिस्तारै काउन्ट डाउनमा तल झर्ने क्रममा रहेको छ र अब लाग्नुपर्ने हुन्छ प्रोग्राम बलिउड काउन्ट डाउनको नम्बर टेन पोजिसनमा बब्बी जासुस परेको छ नम्बर नाइन पोजिसनमा Samrat and company continue number ten रिश्तों के दर पे हाले से आके ख्वाबों ने दस्तक दी मौका मिला है अब जी भर के जेलों ना फिक्र करो गलती जी भर के जी लो ना फिक्र करो पल की number nine. नम्बर टेन पोइसनको गीत पनि यहाँले सुनिसक्नु भएको छ र नम्बर नाइन पोइसनको गीत यहाँले सुन्दै हुनुहुन्छ सम्राट एन्ड कम्पनी र यो काउन्ट डाउनमा बिस्तारै बिस्तारै तल चढ्ने क्रममा रहेको छ अब हामी लाग्छौँ नम्बर एट पोजिसनमा र नम्बर एट पोजिसनमा आइपुगेको छ लेकर हम देवाना दिल र यो फिल्म रिलिजको लागि तयार भएर बसेको छ र डेट अब डेट खोजिराखेको छ यो फिल्मले र दुई स्टेप माथि चढ्दै नम्बर एट पोजिसनमा आइपुगेको छ लेकर हम देवाना दिल र नम्बर सेभेन पोजिसनमा पुगेको छ सिटी लाइट दुई स्टेप तल झरेको छ ग्राउन्ड राउन्डमा बिस्तारै बिस्तारै तल झर्ने क्रम रहेको छ सिटी लाइट नम्बर एट पोजिसनमा लेकर हम देवाना दिल र नम्बर सेभेन पोजिसनमा city light continue number eight ऐसा कौन कैसा क्या जिंदा हो आज मैं इससे ज्यादा क्या पता मेरा तो जमाने से लेना देना ही नहीं यार गुस्सा की माफ इतना ही मान जिस पे भी तू साथ हो बस इतना ही मान यकीन तारा है तोड़ते क्या पता तारे मिल भी गए तो तू करे नमस्ते बहन मनवाए तो तो टोले है बाबरा भागे भागे भागे मनवाए तो तो टोले है बाबरा यहाँ चांद फितरत का काला यहाँ चांद फितरत का काला दिन रात आंखों में चुपती रोशनी City lights, city lights, city lights, मकड़ी का जाला रफ्तार से लड़ रहा कारवा यहाँ है अंधेरा उजाला यह है एक मकड़ी का जाला रफ्तार से लड़ रहा कारवा भागे भागे भागे मन वाय तू तो टोले है बाबरा के भागे मन भय तो तो टोले है बाबरा आ चाला यह है एक मकड़ी का चाला रफ्तार से लड़ रहा कारवा okay city light number seven पोजिसनमा फिल्म सिटी लाइटको गीत यहाँले सुनिरहनु भएको छ नम्बर एटमा लेकर हम न दिलको गीत पनि यहाँले सुनिसक्नु भएको छ अब हामी लाग्नुपर्ने हुन्छ नम्बर सिक्स र नम्बर फाइभ पोजिसनमा नम्बर सिक्स पोजिसनमा आइपुगेको छ एक्सपोज र एक्सपोजको कुराकानी गर्ने हो भने दुई स्टेप तल झरेको छ काउन्टरमा बिस्तारै बिस्तारै तल झर्ने क्रममा रहेको छ रिलिज भइसकेको फिल्म हो एक्सपोज र नम्बर फाइभ पोजिसनमा आइपुगेको छ एक प्लेन दुई स्टेप मार्च चढ्दै एक प्लेन नम्बर फाइभ पोजिसनमा आइपुगेको छ नम्बर सिक्समा एक्सपोज र number five Maxima, ik blijf Number 6 Number 5. यही मंदिर और मदीना तेरी गलियां गलियां तेरी गलियां मुझको भावे गलियां तेरी गलियां तेरी गलियां गलियां तेरी गलियां यूं ही तड़पावे गलियां तेरी गलियां सोता है तू मेरे अशकों में रोता है सरगोशी सी है ख्यालों में तू ना मुझको भावे गलिया तेरी गलिया तेरी गलिया गलिया तेरी गलिया यूं ही तड़पावे गलियां तेरी गलिया अर्पण एक सय चार थोप्लो पाँच मेगा हल प्रसुति तथा स्त्री रोग समूह ब्रेकपछिको बाँकी समयमा फेरि पनि एकपटक हार्दिक हार्दिक स्वागत छ प्रोग्राम बलिउड काउन्ट डाउन यहाँले सुनिरहनु भएको छ र प्रोग्राम बलिउड काउन्ट डाउन आउने गर्छ प्रत्येक सातको मङ्गलबार दिउँसो एक बजेको समाचारपछि करिब करिब दुई बजीसम्म मात्र सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूमा र प्रोग्राम बलिउड काउन्ट भित्र रहेर हामीले हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ रिलिज भइराखेका रिलिजको नजिक नजिक आउन लागेका अनि रिलिज भएर भर्खर मात्र गएका हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ प्रोग्राम बलिउड राउन्ड राउन्डमा नम्बर टेन पोजिसनदेखि नम्बर फाइभ पोजिसनको गीत यहाँले सुनिसक्नु भएको छ अब लागौँ नम्बर फोर र नम्बर थ्री पोजिसनतर्फ नम्बर फोर पोजिसनमा आइपुगेको छ हिरोपति दुई स्टेप तल छोड्दै नम्बर फोर पोजिसनमा आइपुगेको हो त्यस गरी नम्बर थ्री पोजिसनमा आइपुगेको छ फग्ली र फग्ली पनि अब रिलिजको लागि तयार भएर बसेको छ नन वर्कको रूपमा परेको छ यो साता र अब पढे नम्बर फोर पोजिसनमा हिरोपति र नम्बर थ्री पोजिसनमा फग्ली कन्टिन्यू नम्बर फोर दीवाने से तेरे क्या हो गई खता जो हो गए Number 3 ओके डबल थ्री पर्सेन्टको गीत यहाँलाई सुनिरहनु भएको छ फग्ली ए फग्ली फग्ली क्या है नम्बर नन नम्बरको रूपमा परेको छ नम्बर फोर पोजिसनमा हिरोपति र यो फिल्म रिलिज भइसकेको फिल्म हो र यो फिल्मले चाहिँ बलिउड बक्स अफिसमा राम्रै रेकर्ड राख्न सफल बनेको छ नम्बर फोर र नम्बर थ्री पोजिसनको गीत पछि अब हामी लाग्नु पर्ने हुन्छ नम्बर टू पोजिसनमा नम्बर टू पोजिसनमा आइपुगेको छ सैफ अली खानले चाहिँ प्रमुख भूमिका निर्वाह गरेको फिल्म हमसखल र हमसखल बिस्तारै बिस्तारै माथि चढ्ने क्रममा रहेको छ र यो फिल्म फिल्म आउँदो शुक्रबारबाट रिलिज हुँदैछ अबलाई भने नम्बर टू पोजिसनमा हम सकल नम्बर टू अपनी Every time I see you, I'm over the moon, Sonia. सुन सुन सोनिए तुझ सा मैंने देखा ही नहीं तेरी हर कदम में कोई जादू है तेरे चेहरे का नूर मुझे देता है सुरूर मेरा होश में भी दिल बेकाबू है तू मेरा है नशा तू मेरा है जुनून love you baby call love you मुझे अपनी बना ले कॉल ट्यून सोनी है ओके हम सर्कल नम्बर टू पोजिसनमा यहाँले गीत सुनिरहनु भएको छ हिन्दी फिल्म हम सर्कल र पालो नम्बर वान पोजिसनको गीत सुन्ने त्योभन्दा अगाडि सरस्वती जानकारी गराउन चाहन्छु नम्बर टेन क्वेसनदेखि नम्बर टु क्वेसनसम्म आइपुग्दा कुन फिल्म कुन स्थानमा परेको छ नम्बर टेन क्वेसनमा नेउन्टी गरेको थियो बब्बी जाचुस फिल्म रहेको छ नम्बर नाइन क्वेसनमा बिस्तार बिस्तारै तल चढ्ने क्रममा सम्राट एन्ड कम्पनी नम्बर एटमा लेक्रहम देवाना देल र बिस्तार बिस्तारी माथि चढ्ने क्रममा रहेको छ लेक्रहम देवाना देल नम्बर सेभेन क्वेसनमा सिटी लाइट परेको छ बिस्तार बिस्तारै तल चढ्ने क्रममा नम्बर सिक्स क्वेसनमा एक्सपोज तल चढ्दैछ नम्बर फाइभ क्वेसनमा एक ब्लेन दुई स्टेप माथि चढेको छ यो साथमा नम्बर फोरमा हिरोपति दुई स्टेप तल चलेको छ नम्बर थ्री क्वेसनमा नर्वरको रूपमा फक्ली एक फक्ली फक्ली क्या है त्यसको नम्बर टू क्वेसनमा हमसगुल मुभीको गीत यहाँले सुनिरहनु भएको छ र नम्बर वान क्वेसनमा आइपुगेको छ सबै फिल्मले तल थकल्दै नम्बर वान क्वेसनमा आइपुगेको छ होलिडे र होलिडे मुभी यतिखेर रिलिज भइराखेको मुभी हो नम्बर वान क्वेसनमा होलिडे मुभीको गीत सोध्दै प्रोग्रामबाट माग्नु माग्नुपर्ने हुन्छ प्रोग्राम सुनिदिएर साथ दिने तपाईँ सम्पूर्ण सम्पूर्णलाई थ्याङ्क यू सो मच कन्ट्रोलबाट सपोर्ट गर्ने विष्णुप्रति आभार व्यक्त गर्दै बलिउड काउन्ट डाउनबाट म सागर छुटिन्छु हौस् त नमस्कार एन्ड नम्बर वान खुद बिगाड़ा नहीं ऐसा लगे तेरे बिना अब तो गुजारा नहीं भी हूँ तुम्हारा हूँ जो तेरी चाहते समेटे वो किनारा हूँ कैसे मैं ये कहूँ यो हो रेडियो अर्पण एक सय सात थुप्लो पाँच मेगा हर्ज